Bye. मिठो पार्नु पर्यो उनको मेरो नाता टुट्यो सँगै जिउने साथा छुट्यो अतीतलाई सम्झेर आँसु झर्नु पर्यो उनको मेरो नाता टुट्यो सँगै जिउने साथा छुट्यो अतीतलाई सम्झेर साहेरा मुटु रेटेर विभाग पार्नु पर्यो उनको मेरो नाता टुट्यो सँगै जिउने साथा छुट्यो अतीतलाई सम्झेर आँसु झर्नु पर्यो आउँदी पर्छ मुटु

जो झर्नु पर्यो उनको मेरो नाता टुट्यो सँगै जिउने साथा छुट्यो भेटेर दुई पार्नु पर्यो उनको मेरो नाता टुट्यो सँगै जिउने साथा छुट्यो अतीतलाई सम्झेर आँसु झर्नु पर्यो उनको मेरो नाता टुट्यो सँगै जिउने साथा छुट्यो अतीतलाई सम्झेर